अर्पण बुलेटिनको साथमा होटल स्टार युट विवाह होस् या कुनै पनि पार्टी या सरकारी गैर सरकारी सङ्घ संस्थाको सेमिनार तथा ठुला कन्फरेन्स आयोजना गर्न विभिन्न सयदेखि हजार जनासम्मको क्षमता भएको छवटा हलहरूको व्यवस्था भएको पार्टी तथा समूहहरूका लागि सम्पर्क होटल स्टार ब्याङ्कवेट रत्नगर एक निपनी चितवन फोन नम्बर पाँच साठी नौ सय बयानब्बे website W W W dot hotel star banquet dot com head office Swayambhu Kathmandu phone number छयालिस बहत्तर दुई सय सतासी पुरानो स्वयम्भू पाठशाले सर्वोच्च अदालतले इजलासको समयमा पत्रकारलाई लगाएको रोग तुरन्त हटाउन पत्रकारहरूको माग दिवस मनाइरहँदा कैलालीका तीनजना पत्रकार विस्थापित इतिहासको कालखण्डमा भएका असफलताबाट पाठ सिकेर अगाडि बढ्नुपर्ने मन्त्री परिषद अध्यक्ष रेग्मीको भनाई चार वर्ष कार्यकालमा सभासदहरूले सात सय सत्ताइस दिन त्यस्तै खेर फालेको एक प्र अध्ययनको प्रतिवेदन अठाइस वर्ष नागिकाले सोब्यू निर्वाचनमा उम्मेदवारी दिन नपाउने अर्को हप्तादेखि सातामा दुई घण्टा लोडसेडिङ घट्ने यो हप्ता सुन पाँच सय बढ्यो बङ्गलादेशमा भत्किएको गार्मेन्ट कारखानामा मृत्यु हुनेको सङ्ख्या पाँच सय नाग्यो पाकिस्तानी पूर्व प्रधानमन्त्री बेनेजर भट्टका कानुनी सल्लाहकारको गोलीहानी हत्या र under nineteen SSC elite cup क्रिकेटमा नेपालको विजय सुरुवात कुवेत चौरासी रनले पराजित आइपिएल क्रिकेटमा आज कोलकाता र राजस्थान भिड्ने नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पणसँगै इन्टरनेट अनलाइनमा W W W dot radio Arpan dot कमबाट पनि संसारभरिकै साथ सुनिरहनु भएको साँझ पाँच बजेको अर्पण बुलेटिनमा स्वागत छ म ध्रुवराज खनाल अब समाचार विस्तारमा सर्वोच्च अदालतले इजलासको समयमा पत्रकारहरूलाई लगाएको रोग तुरन्त हटाउन पत्रकारहरूले माग गरेका छन् सर्वोच्चमा इजलासको समयमा पत्रकारहरूमाथि लगाएको बन्देजको फुकुवा नगरीमा नेपाल पत्रकार महासङ्घले आन्दोलन समेत गर्ने चेतावनी दिएको छ विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल पत्रकार महासङ्घले आज आयोजना गरेको पर्वत फेरीमा यस्तो चेतावनी दिएको हो कार्यक्रममा प्रेसमाथिको अङ्कुश न्यायालय स्वयंका लागि सुखद नभएको महासङ्घको भनाइ छ त्यस्तै विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल पत्रकार महासङ्घ चितवन शाखाले नारायणगढमा प्रभात फेरी निकालेको छ नारायणगढको लायन्स चोकबाट सुरु भएको प्रभात फेरी शहीद चोक पुलचोक हुँदै पुनः लायन्स चोकमा नै फर्किएर टुङ्गिएको थियो प्रभात फेरीमा चितवनका विभिन्न सञ्चार माध्यममा आबद्ध पत्रकारहरूको सहभागिता रहेको थियो प्रभात फेरी समापन कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासङ्घ चितवनका अध्यक्ष जनकरियाले लोकतन्त्रमा पनि पत्रकारहरू असुरक्षित हुनु चिन्ताको विषय भएकाले पत्रकारहरूको सुरक्षामा जोड दिनुपर्ने बताउनुभयो विगत एक वर्षमा चितवनमा अठाइसवटा प्रेस स्वतन्त्रता विरोधी गतिविधि भएको जानकारी दिँदै उहाँले प्रेस स्वतन्त्रता विरोधी गतिविधि रोक्न सबैलाई आग्रह पनि गर्नुभयो महासङ्घका अनुसार गत वर्ष नेपालमा दुई सय सत्ताइसवटा प्रेस स्वतन्त्रता उल्लङ्घनका घटना भएका छन् सन् उन्नाइस सय तिरानब्बेमा अफ्रिकी मुलुक नामेबियामा भएको पत्रकारहरूको आन्दोलनको निर्णयअनुसार सन् उन्नाइस सय चौरानब्बेदेखि मे तिन तारिकका दिन विश्वभर यो दिवस मनाउन थालिएको हो संयुक्त राष्ट्र सङ्घद्वारा मान्यता प्राप्त यो दिवस नेपालमा भने सन् उन्नाइस सय सन्तानब्बेदेखि मनाउन थालिएको हो विश्व प्रेस स्वतन्त्रता दिवस मनाइरहँदा समाचारको विषयलाई लिएर कैलालीका तीनजना पत्रकार विस्थापित भएका छन् गएको चैत्र चार गते प्रकाशित तथा प्रसारित समाचारलाई लिएर लम्की बहुमुखी क्याम्पसका प्राचार्य गणेश नेउपाने सहायक प्राचार्य गोविन्द साउद र अमर राउत रावलले धम्की दिएपछि पत्रकार नवराज खनाल डम्बर बम र तीर्थ जैसी सुरक्षाका लागि कार्यक्षेत्र छाडी कैलाली सदरमुकाम धनगढी गएका छन् कार्यक्षेत्र फर्कने वातावरण नभएपछि उनीहरू गएको सोमबारदेखि सदरमुकाम धनगढीमा छन् सार्वजनिक रूपमै धम्की आउन थालेपछि उनीहरूले चार दिन अघि कार्यक्षेत्र छाडेका हुन् नेपाल पत्रकार महासङ्घले विस्थापित पत्रकारलाई कार्यक्षेत्र फर्कने वातावरण बनाउन सरकारसँग माग गरेको छ अन्तरिम चुनावी मन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मीले इतिहासको कालखण्डमा भएका असफलताबाट पाठ सिकेर अघि बढ्नुको विकल्प नरहेको बताउनु भएको छ रेग्मीले संविधान नै संविधान संविधानसभा विघटन हुँदा जनतामा निराशा छाएकाले आगामी संविधान सभाको निर्वाचनबाट संविधान जारी गर्नुपर्नेमा जोड दिनुभयो काभ्रेको दोलेखेलमा काठमाडौँ विश्वविद्यालयको त्रिसठी बैठकमा रेग्मीले विवादकै कारण संविधानसभा विघटन भएको इतिहासलाई नबिर्सी संविधान जारी गर्ने बाटोमा दलहरू लाग्नुपर्ने बताउनुभयो रेग्मीले आफू नेतृत्वको सरकार चुनावलाई केन्द्रित गर्दै निर्माण भएकाले दलहरूकै सहमतिमा निर्वाचन गराउने प्रतिबद्धता जनाउनुभयो उहाँले आगामी संविधान सभाको निर्वाचनलाई स्वतन्त्र निष्पक्ष र परिणाममुखी बनाउन सबै दल तथा नागरिकको सहयोग आवश्यक रहेको बताउनुभयो आगामी संविधान सभाको चुनावको वातावरण बनाउने बारेमा एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र नेपाली कङ्ग्रेसका सभापति सुशील कोइरालाबीच आज छलफल भएको छ कोइराला निवास महाराजगञ्जमा भएको भेटमा चुनावको लागि भइरहेका पार्टीका आफ्ना छलफल तयारी र विरोधमा उत्रिएका दलहरूसँग वार्ता गर्ने बारेमा कुरा गर्ने भएको कङ्ग्रेस प्रवक्ता दिलेन्द्र प्रसाद बडुले जानकारी दिनुभयो आजको भेटमा चुनावको विरोधमा उत्रेका तेत्तिस दललाई पनि सहमतिमा ल्याउने बारेमा मुख्य छलफल भएको थियो असन्तुष्ट दलहरूसँग सामूहिक तथा व्यक्तिगत रूपमा छलफल गर्ने सहमति आज भएको प्रवक्ता बडुले बताउनुभयो प्रचण्डले कोइरालाको स्वास्थ्य अवस्थाको बारेमा समेत समेत जानकारी लिनुभएको बुझिएको छ कोइराला उच्च स्तरीय राजनैतिक समितिका संयोजक भएपछि दलहरूबीच छलफल पातलो भइरहेको बेला आज प्रचण्डसँग भेटवार्ता भएको हो कोइराला उच्च स्तरीय राजनैतिक समितिको संयोजक भएपछि समितिको बैठक एकपटक मात्र बसेको छ एमाले अध्यक्ष जननाथ खनालले लोकमान सिंह कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त बनाउन नसकिने बताउनु भएको छ उहाँले कार्कीलाई अख्तियार प्रमुख बनाउने पक्षमा एमाले नरहेको स्पष्ट पार्नुभयो प्रेस चौतारी दैलेखले आज बिहान सदरमुकाम आयोजना गरेको पत्रकार भेटघाटमा खनालले भन्नुभयो लोकमान सिंह विवादास्पद व्यक्ति हुन् पार्टीले सम्मति गरेको छैन कार्कीलाई अख्तियार प्रमुख बनाउने प्रस्ताव एमालेको नभएको भन्दै उहाँले चार दलीय बैठकमा आफूले पुनर्विचार गर्न अनुरोध गर्ने बताउनुभयो तीन दलले प्रस्ताव गरेपछि बैठकमा एमाले सहमति हुन्छ भनेपछि ठिकै छ भनेको मात्र हो उहाँले भन्नुभयो मुलुकको चुनावी माहौलमा होमिसकेकाले चुनावमा भाग नलिने शक्तिले पछुताउने उहाँको तर्क थियो संविधान सभाको चार वर्षीय कार्यकालमा सभासदहरूले सात सय सत्ताइस दिन त्यसै खेर फालेको एक अध्ययनले देखाएको छ पत्रकार राजेन्द्र फुइयालको अनुसन्धात्मक पुस्तक संविधानसभा निर्वाचनदेखि अवसानसम्मका अनुसार संविधान सभाको पुनः बैठक र विषयगत समितिका लागि सभासदले एक वर्ष चार महिना उन्नाइस कार्यदिन तिन सय तिरानब्बे कार्यदिन मात्र खर्चेका थिए वर्षभरिका साप्ताहिक र अन्य विधा घटाउँदा हुनाउने सरदर दुई सय अस्सी दिनलाई वार्षिक कार्यदिन मानेर यो गणना गरिएको हो चार वर्षको कुल कार्यदिन गणना गर्दा संविधानसभाको पूर्व बैठक र समितिमा गरी सभासदले दैनिक सरदर दुई घन्टा उनापचास काम मात्र गरेका थिए अन्तर्राष्ट्रिय मापदण्ड अनुसार एक कार्यदिनको आठ घण्टालाई कार्य समय मान्दा संविधान सभाले पूर्ण बैठक र समितिमा गरेको खास कामका लागि दिएको समय तिन हजार एक सय छयालिस घन्टा एकतिस मिनट मात्र हो चार वर्षका बाँकी दुई वर्ष सात महिना एक्काइस कार्यकाल सात सय सत्ताइस कार्यदिन भने खेर गएका थिए अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा शनिबार अपरान्न हुने पुस्तक विमोचन कार्यक्रममा प्रमुख दलका नेता संविधान सभाका तत्कालीन अध्यक्ष पूर्व सभासद र अन्य सरकारवालाहरूले छलफल गर्दैछन् एकीकृत नेकपा माओवादीका केन्द्रीय सदस्य लोकेन्द्र विष्ट मगरले देश अहिले अँध्यारो सुरुङभित्र रहेकाले उद्धारका लागि सबै राजनैतिक दल एक ठाउँमा उभिनुपर्ने बताउनु भएको छ प्रेस स्वतन्त्रता दिवसको अवसरमा आज नेपाल पत्रकार महासङ्घ रोल्पाले आयोजना गरेको कार्यक्रममा विष्टले स्थायी शान्ति र संविधान सभा निर्वाचनका लागि सबै दलहरू जिम्मेवारीका साथ एकजुट भएर लाग्नुपर्ने बताउनुभयो ए माओवादी मगरात राज्य समिति संयोजक समेत रहनुभएका विष्टले असारमा हुन नसकेको सभाको निर्वाचन मङ्सिर महिनामा कुनै पनि हातमा सम्पन्न गर्न आफ्ना ठाउँबाट भूमिका निर्वाह गर्न सबैसँग आग्रह गर्नुभयो उहाँले पत्रकारहरूले स्वतन्त्र र निष्पक्ष भएर सत्य तथ्य समाचार लेख्नुपर्ने बताउनुभयो सर्वोच्च अदालतले अठाइस वर्ष नागेकाले पनि स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा उम्मेद्वारी दिन पाउनुपर्ने माग गर्दै नेपाल विद्यार्थी संघ र अन्य राष्ट्रविले हालेको रिटको विपक्षमा फैसला गरेको छ फैसलासँगै अब सबै चुनावमा अठाइस वर्ष नागेकाले उम्मेद्वारी दिन नपाउने भएका छन् अदालतको आदेशसँगै अब जेठमा सबै चुनावका लागि बाटो खुलेको छ न्यायाधीशहरू रामकुमार प्रसाद शाह तर्कराज भट्ट र वैद्यनाथ उपाध्यायको समेत इजलासले सबै चुनावमा त्रिभुवन विश्वविद्यालयले नियम बनाई कार्यान्वयन गर्न सक्ने भएकाले अदालतले अन्तरिम आदेश दिन नपर्ने ठहर गरेको छ त्रिवीले सबै चुनावमा समानुपातिक निर्वाचन प्रणाली अपनाउनुका साथै अठाइस वर्ष उमेर हद कायम गर्ने निर्णय गरेपछि कङ्ग्रेस र एमाले समर्थित एघार विद्यार्थीले सर्वोच्चमा रिट दायर गरेका थिए नेपाल विद्युत प्राधिकरणले अर्को हप्तादेखि सातामा दुई घण्टा लोडसेडिङ घटाउने भएको छ केही दिनको वर्षाका कारण नदीहरूमा पानीको मात्रा बढेकाले विद्युत उत्पादन बढेको प्राधिकरणको भनाइ छ प्राधिकरण स्रोतका अनुसार अर्को हप्तादेखि दैनिक आठ घण्टा मात्र लोड सेडिङ हुने गरी नयाँ तालिका सार्वजनिक हुनेछ अहिले दैनिक दस घण्टा लोड सेडिङ हुँदै आएको छ अहिले देशभर एक हजार मेगावाट भए पनि पाँच सय अस्सी मेगावाट मात्रै विद्युत आपूर्ति भइरहेको छ नेपालले भारतबाट एक सय सत्तरी मेगावाट विद्युत किनिरहेको छ देशमा तत्कालै नयाँ जलविद्युत आयोजनाहरू बनिहाल्ने अवस्था नभएकाले सुक्खायाममा अझै कम्तीमा पाँच वर्षसम्म नेपालले लोड सब्सिडिङ भोग्नुपर्नेछ सुनको भाउ यो हप्ता पाँच सय रुपियाँ घटेको छ आइतबार र सोमबार सुनको भाउ प्रतितोला त्रिपन्न हजार रुपियाँ तोकिएको थियो मङ्गलबार दुई सय रुपियाँ घटेर बाहन्न हजार आठ सय रुपियाँमा कायम भयो र बुधबार पनि त्यतिमा नै भावमा कारोबार भएको थियो बिहिबार फेरि एकै दिन आठ सय रुपियाँ घटेकोमा आज अन्तिम दिन भने पाँच सय रुपियाँ बढेर सुनको भाउ बाहन्न हजार पाँच सय रुपियाँ तोकिएको छ चाँदी भने हप्ताको पहिलो र अन्तिम दिन एउटै भावमा कायम भएको छ चाँदी गएको आइतबारदेखि नौ सय दस रुपियाँ रहेकोमा बिहिबार तोलामा पन्ध्र रुपियाँ घटेर आठ सय पन्चानब्बे रुपियाँमा झरेको थियो आज फेरि पन्ध्र रुपियाँ बढेर नौ सय दस रुपियाँमा कारोबार भएको छ अब केही छोटा खबरहरू प्युठानको बाङ्गेसालमा आफ्नै श्रीमानको कुटाइबाट तिस वर्ष भगवता विष्टको ज्यान गएको छ बिहिबार राति घरमै बसिरहेको बेला मदिरा खाएका श्रीमान बलदेवसँग झगडा पर्दा कुटा कुटाईमा उहाँको ज्यान गएको प्रहरीले जनाएको छ जिल्ला प्रशासन कार्यालय नुवाकोटले चालु आर्थिक वर्षको नौ महिनामा राहदानी वितरणबाट दुई करोड पैँतालिस लाख रुपियाँभन्दा बढी राजस्व सङ्कलन गरेको छ र झापाको मेची नगरबाट प्रहरीले आज दस किलो लागु औषध चरेसहित तिनजनालाई पक्राउ गरेको छ मकवानपुरको गोगने आठका बिस बिस वर्षीय धर्मेन्द्र मोक्तान चौबिस वर्षीय रविन्द्र सेन्तान र सैँतिस वर्षीय जेठा ब्लोन रहेको प्रहरीले जनाएको छ अब पालो अर्पण आवाजको अर्पण आवाजमा हिजो हामीले सोधेका थियौँ चितवनका सुन व्यवसायहरू कारोबार नै ठप्प पारेर आन्द्रमा उत्रिएको प्रति तपाईँको विचार के छ ए सहज आपूर्तिका लागि दबाब बे धेरै नाफा खान नपाएर हो कि र सी कालो बजारलाई बढावा तपाईँले पठाउनु भएको मतको अन्तिम परिणाम यस्तो रहेको छ ए सहज आपूर्तिका लागि दबाब भन्नेमा तेत्तिस प्रतिशत बे धेरै नाफा खान नपाएर हो कि भन्नेमा छप्पन्न प्रतिशत र सी कालो बजारलाई बढावा भन्नेमा एघार प्रतिशत मत व्यक्त गर्ने तपाईँ सम्पूर्णलाई धन्यवाद अब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 राजधानी इस्लामाबादमा अज्ञात समूहको गोली प्रहारबाट सक्त घाइते भएका चौधरी जुल्फिकर अलीलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको बिबिसीले जनाएको छ अलीसँगै अन्य दुईजनाको पनि गोली लागि मृत्यु भएको छ बेनेजर भट्टको हत्याबारे ओकालत गर्दै आएका अलीको कार्य कार्यालय जाँदै गर्दा मोटरसाइकलमा सवार दुईजनाले गोली हानी भागेका थिए बेनेजर भट्टको सन् दुई हजार सातमा पाकिस्तानको इस्लामाबादमा चुनावी अभियानका क्रममा गोली हानी हत्या गरिएको थियो अमेरिकी रक्षा मन्त्री चेक हेगलले सिरियाली विद्रोहीहरूलाई हतियार दिने विषयमा ओबामा प्रशासनले विचार गरिरहेको खुलासा गर्नुभएको छ एगले सिरियामा लामो समयदेखि जारी नरसम्हार अन्त्य गर्ने विषयमा ओबामा प्रशासनले विचार गरेको बताउनुभयो उहाँले विद्रोहीलाई उपलब्ध गराउनु पर्ने नरसंहार अन्त्यको एक विकल्प भएकाले त्यसमा पुनर्विचार भइरहेको बताउनुभयो अमेरिकाले पहिलोपटक विद्रोहीहरूलाई हतियार उपलब्ध गराउने कुरा खुल्ला रूपमा बताइएको हो गत वर्ष राष्ट्रपति ओबामाले तत्कालीन विदेश मन्त्री हिलारी क्लिन्टनले विद्रोहीलाई हतियार दिने भनेर गरेको प्रस्ताव ठाडै अस्वीकार गर्नुभएको थियो तर पछिल्लो पटक मेक्सिको भ्रमणमा रहेका ओबामाले पनि रक्षा मन्त्री हेगले सिरियाले विद्रोहीलाई हतियार दिने कुराको पुष्टि गर्नुभएको छ खेल समाचार मलेसियामा सुरु भएको अन्डर नाइन्टिन एलिट एसएससी एलिज कप क्रिकेटमा नेपालले विजय सुरुवात गरेको छ मलेसियाको क्वालालम्पुर स्थित किनारा ओभलमा आज आफ्नो पहिलो खेलमा नेपालले कुवेतलाई चौरासी रनले पराजित गरेको हो नेपालले दिएको एक सय चौरानब्बे रनको लक्ष्यका साथ जवाफी ब्याटिङमा उत्रेको कुवेत छत्तिस दशमलव दुई ओभरमा सबै विकेट गुमाउँदै एक सय नौ रनमा समेटियो कुवेतलाई सस्तैमा समेट्ने क्रममा नेपालका लागि यज्ञमान कुमारले तीन सुशान्त भारीले दुई तथा कप्तान भुवन कार्की अविनाश कण र निशल पाण्डेले समान एक एक विकेट लिए यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले त्रिचालिस ओभरमा सबै विकेट गुमाउँदै एक रन जोडेको थियो नेपालका लागि अमित श्रेष्ठले सर्वाधिक छयालिस सुशान्त भारीले अठाइस पवन श्रेष्ठ र हरिशङ्कर शाहले समान तेइस तेइस र इसार्द अहमदले अठार रन जोडे यसै गरी निश्चल पाण्डेले दस प्रेम तामाङले छ अविनाश कर्णले तिन तथा निर्मल थापाले एक रन जोडे कप्तान भुवन कार्के भने खाता नै नखोली पेभिलियन फर्केका थिए कुवेतका लागि शाहरुख कुडुसले नट आउट सर्वाधिक छत्तिस रनको योगदान गरे पनि हार टार्न सकेनन् यस्तै कुवेतका लागि फैजानले क्राइस तथा मोहम्मद वासिफले एघार रन जोडे चारपटकको विजेता नेपालले वैशाख बाइसमा कतार तेइसमा बहराइन र पच्चिस गते मलेसियाको सामना गर्नेछ उता इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा आज एकमात्र खेल हुने भएको छ बेलुका सभा आठ बजेपछि इडन गार्डन कोलकातामा हुने खेलमा कोलकाता नाइट राइडर्स र राजस्थान रोयल्स भिन्नेछन् अहिलेसम्म नौ खेल खेलेको राजस्थान छ खेलमा जित हात पार्दै बाह्र अङ्कका साथ तेस्रो स्थानमा छ भने राजस्थानभन्दा एक खेल बढी खेलेको कोलकाताले तीनवटा खेलमा मात्र जित हात पार्दै सातौँ स्थानमा छ आजको खेल जिते राजस्थान दोस्रो स्थानमा उक्लानेछ भने कोलकाताले जिते कुनै परिवर्तन हुने छैन अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक सर्वोच्च अदालतले इजलासको समयमा पत्रकारहरूलाई लगाएको रोग तुरन्त हटाउन पत्रकारहरूको माग प्रेस स्वतन्त्रता दिवस मनाइरहँदा कैलालीका तीनजना पत्रकार विस्थापित इतिहासको कालखण्डमा भएका असफलताबाट पाठ सिकेर अघि पर्नेमा मन्त्री परिषदका अध्यक्ष रेग्मीको भनाई चार वर्ष कार्यकालमा सभासदहरूले सात सय सत्ताइस दिन त्यस्तै खेर फालेको एक अध्ययनको प्रतिवेदन अठाइस वर्ष नागिकाले सोभि निर्वाचनमा उम्मेदवारी दिन नपाउने अर्को हप्तादेखि सातामा दुई घण्टा लोडसेडिङ घट्ने यो हप्ता सुन पाँच सय बढ्यो बङ्गलादेशमा भत्किएको गार्मेन्ट कारखानामा मृत्यु हुनेको संख्या पाँच सय नाग्यो पाकिस्तानी पूर्व प्रधानमन्त्री बेनेजर भट्टका कानुनी सल्लाहकारको गोलीहानी हत्या र under nineteen SSC elite cup क्रिकेटमा नेपालको विजय सुरुवात कुवेत चौरासी रनले पराजित आइपिएल क्रिकेटमा आज कोलकाता र राजस्थान भिन्ने अवस्थ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पणसँगै इन्टरनेट अनलाइनमा W W W dot radio Arpan dot कमबाट पनि संसारभरिकै साथ सुनिरहनु भएको साँझ पाँच बजेको अर्पण बुलेटिन सकियो ध्रुवराज विदा भई नमस्कार एस अर्पण बुलेटिनको साथमा होटल स्टार बेङ्क्युट विवाह होस् या कुनै पनि पार्टी या सरकारी गैर सरकारी सङ्घ संस्थाको सेमिनार तथा ठुला कन्फरेन्स आयोजना गर्न विभिन्न सयदेखि हजार सम्मको क्षमता भएको छवटा हलहरूको व्यवस्था भएको पार्टी